बुलबुल एउटा इरानी चरा बुलबुल आमा रुँदै रुँदै भन्छन् यसको भर भएन आँदा रुँदै रुँदै भन्छन् यसको भर भएन छोरो बेखबर भएपछि घर अब घर भएन पखालिएको माटो जस्तै खुसीहरू पखालिँदै जाँदा पखालिएको माटो जस्तै खुसीहरू पखालिँदै जाँदा जिन्दगी जिउने अब कुनै रहर भएन छोरो बेखबर भएपछि घर अब घर भएन तिम्रा यादहरू पनि कति बेला आउँछन् कति बेला तिम्रा यादहरू पनि कति बेला आउँछन् कति बेला तिमीलाई नसम्झेको कुनै प्रहर भएन छोरो बेखबर भएपछि अब घर भएन उनका पीडाहरू खात लागेर भण्डार भइरहेछ उनका पीडाहरू खात लागेर भण्डार भइरहेछ यहाँ एक टुक्रा पीडा बेच्ने कुनै सहर भएन आमा रुँदै रुँदै भन्छन् यसको भर भएन छोरो बेखबर भएपछि घर अब घर भएन सिन्धुपाल्चोक घर भई अहिले जडीबुटी बस्दै आउनुभएका सबिन आचार्यको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्षविष्ट र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्री उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा सुमधुर हिन्दी उर्दू गजलहरू सँगसँगै तपाईँले पठाउनुभएका गजल तथा पत्रहरूको वाचन गर्नेछु बुलबुललाई स्वागत बुलबुलमा तपाईँलाई स्वागत गर्छु आजको यो पहिलो गजलबाट खुशबू की तरह आया वो तेज हवाओं में खुशबू की तरह आया वो तेज हवाओं में मांगा था जिसे हमने दिन रात दो खुशबू کی طرح آیا وہ تیز بے تم چھت گھر سے نہیں نکلا تم چھت پہ نہیں آئے گھر سے نہیں نکلا یہ چاند بہت بھٹکا ساون کی گھٹوں میں یہ چاند بہت بھٹکا पावन की घटऊ मांगा था जिस हमने दिन रात दुआओं खुशबू की तरह आया वो तेज हम لڑکی بالکل ہے غزل جیسی پھولوں کا بدل والی خوشبو سی سیاح

طرح آیا وہ تیز ہب مانگا تھا جسے ہم نے دن رات دوں خوشبو کی طرح آیا وہ تیز ہبو जिन्दगी कहिले सुकिलो कहिले धमिलो हुन्छ वसन्त फुल्नु पूर्वको कोपिला कलिलो हुन्छ पढ्ने विद्यार्थी किताब बोकी विद्यालय जान्छ पढ्ने विद्यार्थी किताब बोकी विद्यालय जान्छ कक्षामा सबैभन्दा राम्रोसँग पढ्ने पहिलो हुन्छ वसन्त फुल्नु पूर्वको कोपिला कलिलो हुन्छ केवल भावनामा बोलेर मात्र अभिव्यक्त हुँदैन केवल भावनामा बोलेर मात्र अभिव्यक्त हुँदैन बाँसुरीमा आँसु र खुसीको धुन सुरिलो हुन्छ वसन्त फुल्नु पूर्वको कोपिला कलिलो हुन्छ थाहा छैन जीवनको मूल्य के कस्तो हुन्छ थाहा छैन जीवनको मूल्य के कस्तो हुन्छ सुख र दुःखमा आँसुको स्वाद नुनिलो हुन्छ वसन्त फुल्नु पूर्वको कोपिला कलिलो हुन्छ हाम्रो पेटको आधार किसानको खेतबारी हो हाम्रो पेटको आधार किसानको खेतबारी हो मकै छोड्याएर खाइन्छ बाँकी खोइलो हुन्छ वसन्त फुल्नु पूर्वको कोपिला कलिलो हुन्छ ओत लाग्ने साना ठूला घर त सबैले बनाउँछन् ओत लाग्ने साना ठूला घर त सबैले बनाउँछन् माटोका कणको घर बनाउने किरो कमिलो हुन्छ जिन्दगी कहिले सुकिलो कहिले धमिलो हुन्छ वसन्त फुल्नु पूर्वको कोपिला कलिलो हुन्छ स्वारा एक्काइस पोखरा कास्की घर भई अहिले दक्षिण कोरिया बस्ती आउनुभएका ढाकाराम पौडेलको गजल हो यो यसलाई मैले वाचन गरेर सुनाए ढाकाराम पौडेलको गजलपछि मसँग एउटा अमेरिकाबाट पठाइएको रात्रिगन्थन शैलीको पत्र छ अमर कार्कीले अमेरिका फ्लोरिडाबाट लेख्नु भएको छ डाक्टर अमर कार्की उहाँको नाम संसारमा सृष्टि काम वासनाबाट भए पनि यसलाई थामेको त मायाले नै रहेछ होला कसैको मायाले हामी जन्मिएका होइनौं तर केवल कसैको मायाले नै हामीलाई हुर्काई बढाएर बचाइराखेको पक्का हो कर्मले सुखी वा दुखी बनाउला भाग्यले ओर वा पर गराउला जीवनले आँसु र हाँसोको सङ्गम गराउला अनि धनले शत्रु र मित्रु बनाउला तर मायाले परिवार बनाउँछ र आफन्तसँग जोडेर राख्दछ झनै यो आमाको माया त अपारको छ गर्भमा राखेदेखि टुसाएको यिनको माया एकरो बढ्दैछ गरिब आमा रोगी आमा टाढाकी आमा बुढी आमा अशिक्षित आमा दलित आमा काली आमा र लाटी आमा सबैको माया समान हुन्छ उनको हेराइमा स्पर्शमा बोलीमा पीरमा र घुर्कीमा गाली र पिटाइमा समेत माया नै माया रहेको हुन्छ त्यसैले उनले दिने सजायमा पनि हामीलाई भन्दा उनलाई नै बढी दर्द हुँदो रहेछ आमाकै मायाले तानेर अहिलेको असहज स्थितिका बावजुद पनि आमालाई भेट्न केही हप्ता अघि नेपाल पुऱ्यायो मलाई अचानक आफ्नो जीवनसाथी गुमाउनु पर्दाको असीम पीडामा केही मलम लाग्ला कि भनेर छोरा नेपाल आओस् भन्ने चाह मनमा भए पनि छोरालाई बाटोमा तक्लिफ होला कि भनेर कर गर्न सक्नुभएको थिएन आमाले आमाको त्यति भावना त मैले पनि बुझेर कोरोनाको कहर बिर्सिएर उडे नेपालतिर आमालाई भेटेपछि आमाको ममता र करुणाले छ फिट दूरीको नियमलाई कायम राख्न सकेन आमाको काखले बुबाको बिछोडको घाउलाई केही साम्य बनायो मलाई लागेथ्यो आफ्नो सन्तान सात समुद्र पारी हुँदा आमाको पीर अब छोराका साथमा भए पनि त निमिट्यान्न होला मलाई हट्टाकट्टा र स्वस्थ देखेर खुसी हुनुहोला तर के घट्थ्यो र जीवनमा आमाको पीरको पोको स्वरूप फेरियो तर मात्रा घटेन राम्रैसँग आइपुगेछस् बाबु तर त दुब्लो भइछस् अब यहाँ बसुन्जेल मैले पकाएको टन्न खाएर फेरिएर जा है भन्नुहुन्छ के भनेर सम्झाउने ल आमा यही पिरमै तपाईँलाई आनन्द मिल्छ भने गर्नुहोस् दुःख भनेर क्वास ग्वास नगरी जे जे बनाएर खुवाउनुहुन्छ चुपचाप खाएर आमासँगै झन्डै तीन हप्ता बिताएँ डाक्टर अमर कार्की अगाडि लेख्नुहुन्छ आमालाई सम्झाउँछु बुझाउँछु भनेर गएकोमा आफै आमाको काम बढाउनु पो गए जस्तो लाग्यो हुन त यो प्रकृतिको नीति नै यस्तो आफूभन्दा दुई गुणा ठूलो कोइलीको बचेरालाई समेत चारा खुवाई खुवाई आफ्नै चल्ला सम्झेर हुर्काउने आमाको मायाको के बखान गर्नु आजकल अमेरिकामा यी सबै चिज पाइन्छ आमा यहाँबाट लैजानु पर्दैन नि भन्दा आफ्नो घरको शुद्ध र ताजा चिज उहाँ पाउँछस् तैँले भन्दै बेसारदेखि गुन्द्रुकसम्म पोको पारिदिनु भयो आमाको अनुहारको पत्र पत्रका चाउरी देखेर लाग्यो आमाको मायाले हामीलाई हर दिन सबल बनाइरहेको छ भने उनलाई निर्बल हामीले ख्वाक्क खोक्दा दुई दिनसम्म आमाको छाती दुख्ने छोरा आउने खुसीले दुई दिनदेखि निद्रा नलाग्ने अनि छोरा फर्कने पिरले हप्ता दिनसम्म छाती पोल्ने भएपछि कसरी सुखी देखिने आमाले त्यसमाथि छोरालाई मात्र खुवाएर के छुत्त बुझ्थ्यो र माउहरूको बुहारी र नातिनीहरूका लागि समेत सुटकेस भरि पोकाहरू घुसार्न थाल्नुभयो यो मायाको डोरी पनि कति तन्किएको होला भागेर कहाँ जानु नै छ र छोडेर आफन्त मायाको डोरो तन्किने रह्यो रहेनछ है अन्त मलाई लाग्थ्यो आमा भगवान् तर आमा त कसरी भगवान् हुन सक्छिन् र भगवान्लाई जस्तो यिनलाई खुसी बनाउन पूजापाठ गर्नु पर्दैन फुल धूप नैवेद्य र भेटी चढाउनु पर्दैन र खाली पेट र खाली खुट्टा मठ मन्दिर र मस्जिद अनि चर्च धाउनु पर्दैन भन्दा नि महान छन् आमाहरू जसको मायाले संसार थामेको छ फ्लोरिडाबाट डाक्टर अमर कार्कीले पठाउनु भएको यो सामग्री यो रात्रिगन्थन शैलीको लेखाइलाई मैले प्रस्तुत गरेँ र यो सँगै अब अर्को एउटा गजल सुनाउँछु اللہ کو پتا ہے اللہ جان इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल फर्केर तिमी आज आयौ अचम्म लाग्यो फर्केर तिमी आज आयौ अचम्म लाग्यो सोचे घाम पश्चिम दिशामा उदायो खोली पनि फर्किन्छ बाह्र वर्षमा भन्थे खोली पनि फर्किन्छ बाह्र वर्षमा भन्थे जसले बनायो उखान नबुझेरै बनायो सोचे घाम पश्चिम दिशामा उदायो समीपै नहुँदा पनि खुसी भेटे मैले समीपै नहुँदा पनि खुसी भेटे मैले जब सपनाले भेटको झल्को मेटायो सोचे घाम पश्चिम दिशामा उदायो सधैँ शिखरमा अडिनुको अर्थ हुन्न सधैँ शिखरमा अडिनुको अर्थ हुन्न चुचुरमै पुगेर झर्नेले यस्तै बतायो सोचे घाम पश्चिम दिशामा उदायो अमर हुनेछ दिलको माया जसरी अमर हुनेछ दिलको माया जसरी शिवजीलाई सती वियोगले सतायो फर्केर तिमी आज आयो अचम्म लाग्यो सोचे घाम पश्चिम दिशामा उदायो पाल्पाको काली गाउँपालिका घर भई अहिले तानसेन बस्दै आउनुभएका भोजराज भट्टराईले दुई हजार सतहत्तर माघ दस गते लेख्नु भएको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ उहाँले गजल लेखेको मिति समेत नै लेखेर पठाउनु भएको छ अब अर्को एउटा गजल छ मसँग यसलाई म वाचन गर्छु मन्ट्रियल क्यानाडाबाट पठाउनु भएको छ युवराज भण्डारीले उहाँको घर तनहु डुम्री बेसी विश्वास रहेन यो जमाना पाइलै पिछेका हात छ विश्वासको रहेन यो जमाना पाइलै पिच्छे घात छ तस्करहरूको निम्ति यो दुनियाँ दिन दहाडै रात छ रातारात बनेको महलदेखि जिल्ल पर्छन् छिमेकी रातारात बनेको महलदेखि जिल्ल पर्छन् छिमेकी कसरी बुझाउँ हजुर देशको ढुकुटीमा उनको हात छ तस्करहरूको निम्ति यो दुनियाँ दिन दहाडै रात छ कहाँ पुगिसक्यो दुनियाँ बदलिएन अझै सोच हाम्रो कहाँ पुगिसक्यो दुनियाँ बदलिएन अझै सोच हाम्रो मत बढाउने चुनावी पासो कहीँ क्षेत्र कहीँ जात छ तस्करहरूको निम्ति यो दुनियाँ दिन दहाडै रात छ असन्तुष्ट कार्यकर्ता पनि फेरि खटिन्छन् चुनावमा असन्तुष्ट कार्यकर्ता पनि फेरि खटिन्छन् चुनावमा भाग्य हुनु त यस्तो वा नेताजी क्या औकात छ तस्करहरूको निम्ति यो दुनियाँ दिन दहाडै रात छ जय जय गर्दै किन पछि लाग्नु भ्रष्ट भनी चिनेपछि जय जय गर्दै किन पछि लाग्नु भ्रष्ट भनी चिनेपछि बिर्स्यौ कि यही नियतिले गर्दा देशमा विस्मात छ विश्वासको रहेन यो जमाना पाइलै पछि घात छ तस्करहरूको निम्ति यो दुनियाँ दिनदाहडै रात छ बेसी तनहौँ घर भई अहिले क्यानाडाको मोन्ट्रियल बस्दै आउनुभएका युवराज भण्डारीले पठाउनु भएको गजल वाचन गरे अब एउटा साङ्गीतिक गजल सुनाउँछु دل کی چوٹوں نے کبھی چین سے رہنے نہ دیا جب چلی سرد میں نے تجھے یاد کیا اس کا رونا نہیں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 یہ کہانی پھر سہی ہم کو کس کے نے مارا یہ کہانی پھر صحیح کس نے توڑا دل ہمارا کس نے توڑا دل ہمارا یہ کہانی پھر صحیح हमको किसके गम ने मारा ये कहानी फिर से किसने तोड़ा दिल हमारा किसने तोड़ा दिल हमारा ये कहानी फिर से हमको किसके دل کے لٹنے کا سبب پوچھو نا سب کے سامنے سبب پوچھو سب کے سامنے نام آئے گا تمہارا یہ کہانی صحیح ہم کو کس کے رم نے مارا کس کو پکارا یہ کہانی صحیح ہم کو کس کی किसके गम में मारा ये कहानी फिर सहे بتائیں کیا بتائیں کیا بتائیں پیار کی بازی وفا کی راہ میں کون جیتا کون ہارا یہ کہانی ہم تو کس کے میں مارا یہ کہانی نہیں کس نے توڑا دل ہمارا کس نے توڑا دل ہمارا یہ کہانی پھر صحیح ہم کو کس کے ہم نے مارا یہ کہانی پھر سہی یہ کہانی हाम्रो कहानी दुनियाँलाई मसला भएछ हाम्रो कहानी दुनियाँलाई मसला भएछ कुरा काट्नेलाई त झनै श्रृङ्खला भएछ तिम्रो बारेमा के दुई लाइन लेखेको थिएँ तिम्रो बारेमा के दुई लाइन लेखेको थिएँ यो त सुन्दर गजलको मतला भएछ कुरा काट्नेलाई त झनै श्रृङ्खला भएछ हेऱ्यौ ओठ टोक्यौ अनि लजायौ तिमी हेऱ्यौ ओठ टोक्यौ अनि लजायौ तिमी अन्जानमै कता कता दिलमा हमला भएछ कुरा काट्नेलाई त झनै श्रृङ्खला भएछ लुकी लुकी मुस्कानको घुस दिएछौ क्यार लुकी लुकी मुस्कानको घुस दिएछौ क्यार हिसाब मिल्दै मिलेन दिलमा कपला भएछ कुरा काट्नेलाई त झनै श्रृङ्खला भएछ तिम्रो मुहनी बलियो थियो तर जिन्दगी तिम्रो मोहनी बलियो थियो र त जिन्दगी तिमी बाहेक मोहनी तर्काउने कर्कला भएछ हाम्रो कहानी दुनियाँलाई मसला भएछ कुरा काट्नेलाई त झनै श्रृङ्खला भएछ कञ्चन गाउँपालिका रूपन्देही रुद्रपुर घर भई अहिले युएई बस्दै आउनुभएका सिबी सुनार मनिषाको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ सिबी सुनार मनिषाको गजलपछि अब अर्को एउटा गजल आशिष भान्जाको छ तनहुबाट पठाउनु भएको छ आशिष भान्जा लेख्नु भएको छ आफ्नो नाम म मान्दै मान्दिनँ हिजोसम्म ऊ बोलिरहेको थियो म मान्दै मान्दिनँ हिजोसम्म ऊ बोलिरहेको थियो नाली बेली वृत्तान्त सबै खोलिरहेको थियो भन्दै थियो मैले जानेको छु आकाशतिर हेर्दै भन्दै थियो मैले जानेको छु आकाशतिर हेर्दै जब लास बोकी उच्चिहानतिर ओर्लिरहेको थियो नाली बेरी वृत्तान्त सबै खोलिरहेको थियो सपना देख्नै डर लाग्छ विपनाको त के कुरा भो सपना देख्नै डर लाग्छ विपनाको त के कुरा भो विपना साक्षी राखेर सपना पोलिरहेको थियो नाली बेरी वृत्तान्त सबै खोलिरहेको थियो हेरिरहेथ्यो एकटकले ऊ बलिरहेको चिताको आगो हेरिरहेथ्यो एकटकले ऊ बलिरहेको चिताको आगो भेल बनी ऊ नयनमाझ आँसु ठेलिरहेको थियो नाली बेली वृत्तान्त सबै खोलिरहेको थियो लाग्दथ्यो ऊ काँडा चट्टान हो तर कसरी भो लाग्दथ्यो ऊ काँडा चट्टान हो तरल कसरी भो थोपा थोपा आँसुमा जीवन घोलिरहेको थियो म मान्दै मान्दिनँ हिजोसम्म ऊ बोलिरहेको थियो नाली बेली वृत्तान्त सबै खोलिरहेको थियो तनहुँबाट आशिष भान्जा नाम गरेका गजलकारले पठाउनु भएको यो सामग्री मैले वाचन गरेँ अब फेरि बुलबुलमा अर्को एउटा साङ्गीतिक गजल सुनाउँछु जला

گیا ملا نہیں تو کیا ہوا وہ شکل تو دکھا گیا رات میں چراغ سا جلا میں کہاں سما گیا यिनै साङ्गीतिक गजलहरू र तपाईँले बुलबुलका लागि पठाउनुभएका पत्र तथा गजलहरूको वाचनसँगै आजको समय बुलबुललाई सकिन लाग्यो तपाईँले सामग्री पठाउनको लागि हाम्रो इमेल ठेगाना बियुएल बियुएल एसएएचआइटिवाईए बुलबुल साहित्य एट जीमेल डट कममा इमेल गरेर पठाउन सक्नुहुन्छ म सानो कार्की धनकोटा हाल काठमाडौँमा बस्छु भनेर गजल लेखेर पठाउनु भएको छ एकजना साथीले सानो कार्कीजीको गजल वाचन गर्दै उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म अच्युत किमिरे शुभरात्रि भन्छौँ मैदानको एउटा सपना थियो भिरमा बस्यो मैदानको एउटा सपना थियो भिरमा बस्यो जुन दिन अर्कैको सिन्दुर तिम्रो शिरमा बस्यो त्यही ढुङ्गाको ठेसले आमाको ज्यान गएथ्यो थियो त्यही ढुङ्गाको ठेसले आमाको ज्यान गए थियो आज फेरि त्यही ढुङ्गा गएर मन्दिरमा बस्यो जुन दिन अर्कैको सिन्दूर तिम्रो शिरमा बस्यो एउटा माला तिम्रो घाँटीमा कसैले लगाएछ एउटा माला तिम्रो घाँटीमा कसैले लगाएछ एउटा माला आएर मेरो तस्बिरमा बस्यो जुन दिन अर्कैको सिन्दूर तिम्रो शिरमा बस्यो सबै यात्राहरूका गन्तव्यहरू नहुँदा रहेछन् सबै यात्राहरूका गन्तव्यहरू नहुँदा रहेछन् माझी डुङ्गा पारी पुर्याएर फेरि तीरमा बस्यो मैदानको एउटा सपना थियो भीरमा बस्यो जुन दिन अर्कैको सिन्दूर तिम्रो शिरमा बस्यो बुलबुल एउटा इरानी चरा बुलबुल